यसैपालि दसैँमा ठुलो दाई आउने रे बाबालाई रेडियो आमालाई सारी भाइलाई घडी अनि मलाई जिनको पाइन्ट ल्याउने अनि मलाई बात पैसा पाथे भन्नुभएको यसै पाली जिमको पाइन्ट ल्याउने अनि मलाई जिमको पाइन्ट ल्याउने यसै पालि दसैँमा अस्ति दाईको चिज पाली दसैँ ठुलो दाई आउने रे बाबालाई रेडियो आमालाई सारी भाइलाई घडी अनि मलाई जिमको पाइन्ट ल्याउने रे अनि मलाई जिम